अभिव्यक्तिको अर्को माध्यम उद्गार एक्काइसौं शताब्दीको पुस्ताले धर्मलाई विज्ञानसँग दाँजेर हेर्छ यो पुस्तालाई बुझाउँदा धर्मग्रन्थको कथाभित्र लुकेको विज्ञानको पक्ष समेत बुझाउन सक्ने सामर्थ्य अबका धर्मगुरूहरूमा हुनुपर्छ धर्मप्रति उनीहरूको आकर्षण बढ़ाउन वैज्ञानिक पक्षलाई आधार लिएर बुझाउन सक्नुपर्छ पुराणमा आगोले जलाउन नसक्ने वरदान पाएकी नारी भनेर लेखिएको प्रसंगलाई एकहोरो सुगाले कृष्ण र लगाए जस्ताको तस्तै रटेर वाचन गर्दै जाँदा नयाँ पुस्ताले कथामा विश्वास गर्दैन पुरातन शैलीको पण्डित्याई र कर्मकाण्डी पाराले अबको पुस्तालाई धर्ममा विश्वास दिलाउन गाह्रो हुन्छ छैटौं इन्द्रियका निबन्ध बान्की हुने निबन्ध शिल्पी हुनुहुन्छ विद्याप्रसाद घिमिरे उहाँकै यिनै निबन्ध शिल्पबाट आजको उद्घारको उठान गरेका छौं कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा निबन्ध चर्चा गर्छौ निबन्धकार हुनुहुन्छ विद्याप्रसाद घिमिरे उहाँको पछिल्लो निबन्ध कृतिको नाम हो छैटौं इन्द्रिय यही छैटौं इन्द्रिय हातमा लिएर आजको कार्यक्रम उद्गारमा निबन्ध शिल्पीलाई स्वागत गरेको छु मैले हजुर हवस् धन्यवाद काठमाडौँ निकै चिसो छ स्वागत भने न्यानो गरेको छु नि चिसो बढ्दैछ हजुर उसको अन्तिम साता आइसक्यो आजको यो बसाईको न्यू भनेको छैटौं इन्द्रिय हो छैटौं इन्द्रियमा विभिन्न शीर्षकका बडो शिल्पले कुद्नु निबन्धहरू समेट्नु भएको छ हजुर निबन्ध चाहिँ कतिवटा राख्नुभयो यसमा एक्काइसवटा एक्काइसवटा निबन्ध छन् हामीले स्रष्टालाई बोलाइसकेपछि उहाँकै मुखबाट पनि केही हरफ चाहिँ सुन्ने चलन चलाएका छौँ कथाकारलाई बोलाउँदा पनि त्यसै गर्छौँ हामीले निबन्ध शिल्पीलाई बोलाउँदा पनि त्यसै गर्छौँ एउटा शीर्षकको निबन्ध पुरै पढ्न त नभ्याइएला तैपनि यहाँको जुन सृजनशील जिन्दगी हो नि लेखन जिन्दगी हो त्यसको बारेमा भने सरसर्ती कुराकानी गरौँ है यहाँको रस्ती बस्ती थाथलो भनेको चाहिँ लमजुङ लमजुङ जिल्लाको श्रीमन्ज्याङ गाउँ विकास समिति वडा नम्बर पाँच हजुरमा मेरो जन्म भएको बुबा तारा प्रसाद घिमिरे आमा इन्दुदेवी घिमिरे स्कुल पढ्नु भएको लमजुङमै हो स्कुल मैले धेरै विद्यालय पढेँ हजुर धेरै विद्यालय पढेँ किनभने बुवा सरकारी जागिरीमा हुनुहुन्थ्यो उहाँ सरुवा भएर जुन जुन जिल्लाहरूमा जानुभयो जुन जुन ठाउँहरूमा जानुभयो त्यही ठाउँमा अब बाध्यवश बाध्यतावश अब हामी पनि सँगसँगै जानु पर्यो र मैले पिताजीको सरुवा सँगसँगै छोराछोरीको पनि सरुवा सरुवा सँगसँगै सँगसँगै हुँदाखेरि एक क्लासदेखि दस क्लाससम्म पढ्दा मैले सत्रवटा जिल्ला सत्रवटा स्कुल पढेछु सत्रवटा स्कुल <laughs> पढेर एसएलसी पास गर्नुभयो अनि कलेज चाहिँ काठमाडौँमै पढ्नुभयो कलेज काठमाडौँमा पढेँ हजुर प्रहरी सेवामा हुनु प्रहरी सेवामा छु प्रहरी सेवाको अहिले चाहिँ प्रहरी निरीक्षक इन्सपेक्टर भन्छ हजुर त्यसो त जय नेपाल भनेर रेडियो कार्यक्रम पनि यही रेडियोबाट बच्छ नि हजुर प्रहरी कार्यक्रमको निर्देशक हजुर र प्रहरी प्रकाशन छ दुई हजार सोह्र सालदेखि नेपालको दोस्रो पुरानो पत्रिका मानिन्छ त्यसलाई गोर्खापत्र पछिको कयौँ आए बिचमा प्रकाशन हुने यो दोस्रो हो त्यसको सम्पादन गरिरहेको छु दस वर्षदेखि तेह्र वर्षदेखि सम्पादनमा आबद्ध छु दस वर्षदेखि म आफै सम्पादक भएर सञ्चालन गरिरहेको छु साहित्यिक रचना पनि छाप्नुहुन्छ नि त्यहाँ छापिन्छ साहित्यिक विभिन्न विधाका गजल कविता निबन्ध कथा नियात्राहरू सबै छापिन्छ अब आजको सन्दर्भमा चाहिँ छैटौँ इन्द्रिय हो शीर्षक पनि बडो रोजेर भएछ नि यो छैटौँ इन्द्रिय पाँचौँ इन्द्रियसम्म चाहिँ थाहा थियो छैटौँ इन्द्रिय यो गजबको प्रसङ्ग छ यो यो चाहिँ मान्छेको मान्छेको पाँचवटा इन्द्रिय हुन्छन् तर पाँचवटा इन्द्रिय मात्रैले मान्छेलाई सञ्चालन गर्दैन एउटा छैटौँ इन्द्रिय पनि छ भन्ने मान्यता राखिन्छ किनभने सिक्स सेन्स थर्ड आई का कुराहरू चाहिँ हाम्रो परम्परादेखि नै मान्दै आइरहेका कुराहरू हुन् जस्तै हामी कतै हिँडेर गइरहेका छौँ अकस्मात केही एउटै दुर्घटना भयो त्यहाँ यतिजना मरे यतिजना बाँच्यो भन्छन् त्यो बाँच्ने कसरी बाँच्छ त सँगैको साथी मर्छ एउटा अर्को कसरी बाँच्छ भनेपछि त्यसको छैटौँ इन्द्रियले त्यसलाई काम गरिरहेको छ र उसलाई सचेत गराएछ ऊ बाँच्न सफल भएको छ भने यी प्रसङ्गहरू हाम्रो आध्यात्मिक प्रसङ्गसँग पनि जोडिन्छन् आध्यात्मिक प्रसङ्ग त हुँदै हो यसमा दर्शन पनि होला चिन्तन पनि होला अवश्य अवश्य दर्शन छ चिन्तन छ र आफ्ना तर्कहरू छन् यो छैटौँ इन्द्रिय भन्दा अगाडि चाहिँ कविता सङ्ग्रह निकाल्नु भएको थियो है सेलाएको घाम दुई हजार सतसठी सालमा मैले सेलाएको घाम नामको एउटा शीर्षकको कविता सङ्ग्रह निकाल निकालेको थिएँ त्यसो त थुप्रै थुप्रै गीतहरू पनि धुनमा सजाउनु भएको छ पछि बिदा माग्ने बेलामा एउटा गीत चुटुक्क छोडौँला अहिले भने यो छैटौँ इन्द्रियभित्रबाट एउटा यहाँलाई मन परेको निबन्धका केही पङ्क्तिहरू चाहिँ सुनौ न यो कठै मेरो देश भन्ने हजुर कठै मेरो देश भन्ने शीर्षक यो कठै मेरो देश भन्ने शीर्षक यो यो देश नै बोलेको छ यसमा सुनौ सुनौ केही वर्ष अघि मैले पढेको लेखको सारांश हो यो विदेश स्थित कुनै विश्वविद्यालयमा श्रव्य दृश्यको माध्यमबाट मानव शास्त्रको अध्यापन भइरहेको थियो विद्यार्थीहरूलाई मानव सभ्यताको इतिहास बुझाउने प्रयत्न भइरहेको थियो मानव सभ्यताको प्रारम्भका दिनलाई प्रस्ट्याउन प्रदर्शन गरिएको चलचित्रमा नेपालकै दुर्गम बस्तीका दृश्यहरू थिए हजारौं वर्ष अघिका मानव कस्ता थिए र उनीहरूको जीवन पद्धति कस्तो थियो भनी विद्यार्थीहरूलाई प्रष्ट पार्न खोजिएको त्यस चलचित्रमा छायाङ्कन गरिएका दृश्य हाम्रा थिए एक्काइसौं शताब्दीमा बाँचिरहेका हाम्रै दाजुभाइ दिदीबहिनीका थिए यो पर्दा मलाई नमिठो अनुभूति भएको थियो त्यति बेला अहिले लाग्छ त्यो समाचारले दिन खोजेको सन्देश सही थियो हाम्रो वास्तविकता र त्यो समाचारमा लेखिएको घटना बीचको तादातमा मैले खोजेको धेरै भयो तर आजसम्म यी दुई बीच कुनै भिन्नता भेटेको छैन त्यति बेला मात्र होइन हामी आजका दिनमा पनि मानवका आदिम पुस्ता कस्ता थिए भनी जिज्ञासा राख्नेहरूको उत्तर बनिरहेका छौँ विदेशीका अघिल्तिर पचासौं पुस्ता अघिका मानवको जीवनशैली र आदिम सभ्यतासँग मिल्दो अनुहार लिएर बाँचिरहेका छौँ विदेशीले खोज गर्ने विषय बनेका छौं अझै पनि हाम्रो जीवनलाई आधार मानेर कैयौं मुलुकका विद्यार्थी तथा शोधकर्ताबाट मानव सभ्यताका विषयमा अनुसन्धान शोध र खोज भइरहेको छ हाम्रो भूमि मानव सभ्यताका विषयमा शोध गर्ने प्रख्यात थलो भएको छ तर विडम्बना हामी आफ्ना बारेमा आफै खोज गर्दैनौं अरूले आफ्नो स्वार्थका लागि खोज गर्छन् हामी त्यसैमा गर्व गर्छौं र भन्छौं हाम्रो भूमि विदेशीहरूको अनुसन्धान र खोज गर्ने महत्वपूर्ण गन्तव्य बन्दै गएको छ साथै विदेशीहरूले हामीलाई सुरवीर र गोर्खाली भनेकोमा हामी गौरव गर्छौं शताब्दीदेखि सुरवीर विशेषणबाट संसारभरमा प्रख्यात छौं हामी वीर गोर्खाली शब्दले कसैले सम्बोधन गरिदिँदा गर्वानुभूति हुन्छ हामीलाई सभ्यताको प्रारम्भदेखि यस एक्काइसौं शताब्दीसम्मको लामो यात्रामा हामीले आफ्नो मौलिक परम्परा सांस्कृतिक रीतिरिवाज धार्मिक सहिष्णुता सामाजिक भाइचारा जस्ता कयौं पहिचान गुमाइसकेका छौं तर रत्तीभर बिथुलिन नदी जतन साथ राखेको एउटा धरोहर अझै हामीसँग छ त्यो हो वीरताको परम्परा हाम्रो जीवनका प्रत्येक पक्षलाई विदेशी विकृतिले गाँजेको भए पनि हालसम्म हामीले एउटा वीरताको परम्परालाई अछुतो बनाएर राखेका छौं विदेशीका मुखबाट नेपालीहरू विवेकी छन् बुद्धिमान छन् भनेको सुन्दा हामीलाई व्यङ्ग्य गरे झैँ लाग्छ अरूले बुद्धिमान भनेको हामी स्वीकार्न सक्दैनौं हामी सुरवीर शब्दबाट नै सम्बोधित हुन मन पराउँछौँ सुरवीर मूर्ख वा मुड एउटै आशय खुल्ने शब्द हुन् हामीले यी शब्दमाथि जति नै गर्व गरे पनि सुरवीर मूर्ख वा मूड शब्दले समान भाव जनाउँछ हाम्रा पुर्खाहरू सुरवीर थिए त्यसैले तोप गोला र बन्दुकको अगाडि खुकुरीले युद्ध लडे यो कथन हामीले बाल्यकालदेखि नै सुन्दै आएका हौं लडाईँमा विजयी हुनु वा पराजय भोग्नु आफ्नै ठाउँमा छ युद्धमा गोर्खालीतर्फ के कति क्षति भयो त्यो चर्चा कहीँ छैन यसबारे इतिहास मौन छ लडाकुको कमान्डर ठालुको चर्चाले भरिएको छ हाम्रो इतिहास उनीहरूलाई राष्ट्रिय व्यक्तित्व र विभूतिको स्थानमा राखिएको पनि छ तर खुकुरीको भरमा तोपको सामना गर्दै युद्ध लड्ने र शहादत प्राप्त गर्ने आम सिपाहीको चर्चा इतिहासको एउटा कुनामा पनि भेटिँदैन तोप लिएर अङ्ग्रेज विरुद्ध खुकुरीको युद्ध लड्ने र टाकुराको टुप्पामा बसी ढुङ्गा गुडाउँदै गरिएको ढुङ्गे युद्धमा नेपाली पक्षको के कति मानवीय क्षति भयो कुनै लेखाजोखा छैन हाम्रो इतिहास केवल आफूलाई सुरवीर बनाउनमै केन्द्रित छ यद्यपि तोपको अगाडि खुकुरी र ढुङ्गा लिएर गरिएको युद्धमा हाम्रा पुर्खाको अभिगत कस्तो भएको थियो होला इतिहासले नलेखे पनि त्यो अनुमान अहिले हामी लगाउन सक्छौँ इतिहास पक्षपाती हुन्छ त्यसैले त इतिहासको अन्तर्गर्भमा अत्यन्त ठूला ठूला पीडा र वेदना लुकेका हुन्छन् हामीले इतिहासका पानालाई केवल पन्नमै मात्र सीमित राख्यौं लेख्नेहरूले इतिहास लेख्दा र पढ्नेले इतिहास पढ्दा त्यसभित्र उल्लेखित पात्रको पीड़ा र बाध्यतालाई बुझ्ने र आत्मसात गर्ने यत्न कहिल्यै गरेनौं सायद यी सबै बुझ्ने सामर्थ्य नै थिएन हामीसँग हामीले केवल पढ्नकै लागि इतिहास पढ्यौं हामीलाई कहिले परीक्षाको अङ्कले पिरोल्यो कहिले जिज्ञासा मेटाउने भोक यसभन्दा बाहिर गएर तर्क गर्नु हाम्रो जिम्मेवारी होइन भनेर पन्छायौं इतिहास लेख्नेले त्यस बेलाका ठुलाठालुले झेलेको र भोगेको पीडा मात्र देखेर लेखे यिनै ठूलाठालुको पछि पछि हिँड्ने र युद्धमा सधैँ अघि सरेर भिड्ने सयौं सैनिकको उनीहरूले चिन्ता गरेनन् न तिनले भोगेको पीडा नै उनीहरूले लेख्न सके हाम्रा पुर्खाले केवल अरूको नाम राख्न दुःख पीडा भोगे कतै नाम निशान नरहने गरी मरेर गए एक्काइसौं शताब्दीका आफूलाई दुई चार अक्षर पढेको भन्ने हामी त राष्ट्र राष्ट्रियता केही जान्दैनौं केवल अर्काको उक्साहटमा अरूकै नाम इज्जत र प्रतिष्ठाका लागि आफ्नो जीवन उत्सर्ग गर्छौं भने के विवेक होला कठै त्यसबेलाका ती निरीयहरूको ती गाउँ जत्रो देशमा बस्ने अनपढ मूर्ख हाम्रा जिजुबाजेहरूलाई राष्ट्र र राष्ट्रियताबारे के थाहा परिचालन गर्नेले आफ्नै नाम इज्जत र प्रतिष्ठाका लागि परिचालन गर्यो आफू मरेर उसलाई बचाए ऊ सधैँ बाँच्यो सास रहँदा बाँच्यो र मरेपछि पनि उही नै बाँचिरह्यो हाम्रा जिजुबाजेहरू सास छँदै मरे मृत्यु अङ्गाले कहीँ कतै नाम निशान नरहने गरी सधैँका लागि मरेर गए यही कुरो अहिले आएर राजनीतिको पछि लागेर भाला र लाठी समाउने र अग्रपङ्क्तिमा रही नयाँ बानेश्वर र नयाँ सडकका इटा ढुङ्गा तह लगाउने जमातले बुझ्नु जरुरी छ म कसको स्वार्थका लागि काम गरिरहेको छु भोलि मेरो देश र सन्ततिको अभिगत कस्तो होला भनी लाठी र ढुङ्गा उठाउनु पूर्व सोच्न जरुरी छ हाम्रा पूर्वजले मूर्ख्याकै कारण तोपको अगाडि खुकुरीले युद्ध लडेका हुन् त्यो उनीहरूको अल्पबुद्धि र अबुझपन थियो मातृभूमि रक्षाका लागि लडेका हुन् भनेर इतिहास लेख्नेले अहिले व्याख्या गरे पनि त्यो लडाईँ बुद्धिमत्तापूर्ण छँदै थिएन वास्तविकता कहिले लुकाएर लुक्न सक्दैन बुद्धिमानले कदापि यस किसिमको मूर्खतापूर्ण लडाईँ लड्दैन उसले अनेकौं विकल्प खोज्छ कुटनैतिक तवरले भए पनि शत्रु पक्षसँग बन्दुक तोप बनाउने कला सिक्छ आफ्नै पक्षभित्र त्यस्ता सिप भएका मानिसहरूको खोजी गर्छ तर बुद्धिमत्तापूर्ण युद्ध लड्छ तापनि यसरी तोपको सामु खुकुरी नचाएर मूर्खता प्रदर्शन गर्दैन हाम्रा पूर्वज बर्मा पुगेर पनि खुकुरी युद्ध लडे न सन्ततिका लागि न मातृभूमिका लागि कसका लागि किन लडे सायद उनलाई नै थाहा छैन अरूले सुरो छ भनेर उक्स्याइदियो पराकाष्ठ नागेर मूर्खता प्रदर्शन गरे हाम्रा यस्तै अनगिन्ती नमुना देखेर अरूले चिच्याउँदै हामीलाई सुरवीर अर्थात् पटमूर्ख नामले सम्बोधन गरी अभिवेकी भनिरहेका छन् हामी यसमा गर्व गरिरहेका छौँ लाज लाग्नुपर्ने हो हामीलाई तर गर्वित छौँ यो मूर्खताको थप उदाहरण हो विवेकी हुनेतिर हाम्रो ध्यान कहिले जान सकेन संसारभरका मान्छेभन्दा पृथक पहिचान बोकेर प्रस्तुत हुन सकेकोमा हामी गौरवान्वित छौं अन्य मुलुकले आफ्नो राष्ट्र समुन्नत बनाउन नागरिकको शिर उचो बनाउन राजनीति गर्छन् उनीहरूको प्रमुख राजनीतिक एजेण्डा भनेको वैदेशिक नीतिलाई कसरी अघि बढाउने शत्रु राज्यलाई कसरी कमजोर पार्ने भन्ने हुन्छ विदेशी पक्षलाई कमजोर पार्न कतिपय मुलुकले देखावटी रूपमा औषधि खाद्यान्न लगायतका सहयोग गरिरहेका हुन्छन् भने भित्रभित्र त्यहाँका जनताबीच फुटको राजनीति लादिरहेका हुन्छन् साथै आफ्नो देशमा उत्पादित हात हतियार महँगो दाममा बिक्री गरिरहेका हुन्छन् तर हाम्रो हाम्रो राजनीति त्योभन्दा फरक छ बाहिरी राज्यको इसारामा कसरी आफ्नो राज्य कमजोर पार्ने नागरिकलाई कसरी आपसमा लडाएर सन्तास फैलाउने आदि विषयमा हाम्रो राजनीति केन्द्रित छ दुनियाँ आज चन्द्र विजय गरी मंगलतर्फ लागेको छ आवाजभन्दा द्रुत गतिमा उड्ने विमान बनाएको छ यातायात र संचारमा क्रान्ति नै ल्याएको छ आफ्नो राष्ट्रलाई समुन्नत बनाउँदै विश्व समुदायलाई लाभ दिइरहेको छ तर हामी यहाँ के गरिरहेका छौँ देशलाई कुन गन्तव्यतिर अघि बढाउँदैछौँ आफैलाई थाहा छैन हामी क्षुद्रतम स्वार्थका लागि देशको अस्मिता लिलाम गर्न रत्तीभर हिचकिचाउँदैनौँ जनताले संविधान निर्माण गर्न एउटा काम सुम्पिएकोमा जम्बो समूहले वर्षौं मेहनत गर्दा पनि ठोस निर्णयमा पुग्न नसकेर तुच्छ राजनीतिक स्वार्थमा बसीभूत रहेको घटना हिजोको हो कठै मेरो देश अहिलेको हाम्रो देश जस्तो छ त्यस्तै सचित्र निबन्ध शिल्पमा उन्नु भएको छ नि पुरै निबन्ध पढ्ने समय भएन विगतदेखिको पीडा हजुर हामीलाई कसरी सुरवीर भनियो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 छन् यी यी प्रमाणहरूले गर्दाखेरि ज्योतिषलाई विज्ञान भन्न हामी सक्छौँ है शास्त्र मात्रै होइन यो यो चाहिँ विज्ञान हो जस्तै मङ्गलको बुधको बृहस्पतिको यी सबै ग्रहहरूबाट पृथ्वी निर्देशित छ र पृथ्वीवासी हरेक यसका जीवहरू प्रकृति योबाट निर्देशित छ भनेपछि ती सबैको एक्चुअल कुन ठाउँमा तिनीहरूको अवस्थिति छ त्यो यदि बुझियो भने उसको ज्योतिषी भोलि भविष्यवाणी गर्ने जुन ज्योतिषी परम्परा छ भोलि यो समयमा यति प्रगति गर्ने भन्ने हामी सुन्छौँ त्यो मिल्न जान्छ होइन भने मिल्दैन अब उसको जन्मिँदाखेरिको ग्रह नक्षत्र होरा पनि भनिन्छ भनेपछि ज्योतिष शास्त्रको अध्ययन पनि गर्नुभयो यहाँले ज्योतिष शास्त्रको मोटामोटी छैटौँ इन्द्रिय त यो शीर्षक भइहाल्यो र मलाई यहाँ मन परेको एउटा शीर्षक छ कान्तिहीन कान्तिपुरी भनेर लेख्नु भएको छ हजुर के लेख्नुभएको छ यसमा काठमाडौँकै कथा यसमा काठमाडौँको कथा कान्ति छैन तर नाम चाहिँ कान्तिपुरी भनिन्छ तर कतै पनि कान्ति छैन अस्तव्यस्त छ सबैतिर लाजै पचायो राजै भनेको अलि यो व्यङ्ग्यात्मक व्यङ्ग्यात्मक व्यङ्ग्यात्मक व्यङ्ग्यात्मक विदेशीको अगाडि हामी कसरी प्रस्तुत हुनुपर्ने हिजोको दिनमा कसरी प्रस्तुत भइएको थियो विदेशीहरू आउँदाखेरि दौरा सुरुवा लगाउने यो ग्रे कोट लाएर जाने यो भनेर दुई दिन अगाडिदेखि नै विभिन्न समाचार माध्यमहरूबाट प्रचार प्रसार गरिन्थ्यो सेनाले यो लगाउने प्रहरीले यो लगाउने निजामती कर्मचारीले यो लगाउने राजनीतिक कर्मीहरूले यो लगाउने भन्ने जुन अलग अलग ड्रेस तोकिन्थ्यो त्यसमा चाहिँ अहिले के आयो विदेशीहरू कोही त्यहाँको सरकार प्रमुख राष्ट्र प्रमुखहरू आएको अवस्थामा हाम्रा प्रतिनिधिहरू जाँदाखेरि हामी एकदम अभद्र पोसाकमा जाने गरेका छौँ कसैले के लगाइरहेको छ कसैले के लगाइरहेको छ उनीहरू चाहिँ एउटै पोसाकमा आएका हुन्छन् हामी यस्तो अस्तव्यस्त किन गर्छौँ यसमा पनि कुनै निश्चित एउटा सीमा तोकिदिए हुन्थ्यो भन्ने किसिमको छ त्यसमा छैटौँ इन्द्रियभित्र एक्काइसवटा निबन्ध राख्नु भएको छ होइन हजुर एक्काइसवटा निबन्धको शीर्षक सरसर्ती म बोल्छु ज्योतिष विज्ञानको बारेमा अलिकति चर्चा भयो छैटौँ इन्द्रिय त शीर्ष निबन्ध भइहाल्यो मन्दिर रहस्य तीर्थ अभिव्यञ्जना त्यसपछि अर्को शीर्षक छ मानिस र हिंसा प्रवृत्ति अर्को शीर्षक छ युद्ध र मानव सभ्यता त्यसै गरी अर्को शीर्षक हो बेइमानी र बेइमानहरू अर्को शीर्षक छ बाँस बिना बाँसुरी र अर्को त्यस्तै छ यस्तै चलिरहेछ त्यसपछिको अर्को शीर्षक तर्क र विचार अर्को शीर्षक छ अनुहार लिखतकै राज अर्को शीर्षक भयो कठै मेरो देश यो त सरसर्ती वाचन गरेर केही अंश सुनाउनु सुनाउनुभयो कान्तिहीन कान्तिपुरी लाजै पचाइयो राजै परशुराम शासक रङ्गिन होली तिज आयो वरिलाई यत्र नारेस्तु पूज्यते यो अन्तिम शीर्षक है हजुर यी सबै निबन्धको बारेमा सरसर्ती चर्चा गर्नुहुन्थ्यो हाम्रो आधा घण्टाको बसाइ हो त्यसो त योभन्दा अगाडि कविता संग्रह पनि लिएर आउनुभएको कविता त आज सम्झिनु भएन है मैले पनि कविता पनि बोकाउँ है भनेर पनि मैले भन्न भुलेँ तर कविता मसँग एउटा छ हजुर ल न सम्झनामा छ भने एउटा कविता सुनौ एउटा त्यो सेलाएको घाम भन्ने मेरो सतसठी सालमा कविता संग्रह प्रकाशित भएको थियो त्यसमा चाहिँ यो भिखारीको मृत्यु र मेरो आत्महत्या शीर्षकको एउटा कविता छ हजुर केही दिनदेखि मेरो नजिक छ त्यो क्षण मेरो पथको त्यो आकृति दुवै हात पसारेर थोरै मुस्कुराउँथ्यो धेरै रोइरहन्थ्यो र रोइरहेको छ मेरो आँखाका स्मृतिमा अहिले पनि थाहा छैन के थियो त्यो अनुहारमा सपना कि विपना झुठो कि वास्तविकता सायद थियो भूल कसैको सायद थियो पहिचान कसैको धेरै दिनदेखि त्यो अनुहार रोइरहेछ पुरानो घाउ बनी मसँग भुल्ने असफल प्रयासमा छु म उभिरहेछ त्यो आकृति पीडाले थप्पड हानिरहेको जस्तो रूपरेखा अन्तिम आँसु पनि निचोरिएको जस्तो नाप नक्सा दोबाटोको कुनामा अनि मेरो स्मृतिमा याचना गरिरहन्छ लम्पसार जीवनको थोत्रा पुराना वस्त्रहरूमा लपेटिएको त्यो दिनहीन अनुहारको जिउँदो लास कहिले पर्खाल कहिले फुटपाथबाट दिनौ प्रतीक्षा गरिरहन्थ्यो पथिकको आँखाले एकटक हेरिरहन्थ्यो कसैलाई र निहाल्न खोज्थ्यो प्रत्येक अनुहारमा आफ्नो जीवन अनि मागिरहन्थ्यो भिख जीवनको त्यो कठोर अनुहार आँखाका समुद्रमा आँसुका ज्वारबाट कलेटी र पाप्रा पाप्रा परेका शुष्क ओठहरू पिप भरिएका घाउहरू झिङ्गा भन्किरहेका खटिराहरू विभत्स विरूप र विचरा थियो ऊ सडेको लासको दुर्गन्धभित्र ओहो सम्झँदैछु त्यो दिन मेरो स्मृतिको त्यो पल तातेको तावामा मुटु थियो मेरो गल्दै थिए मेरा आठ अठिङ्गरहरू ढलिसकेथ्यो उसको मृत शरीर मेरा सामुन्ने जिउँदोमा अलिकति सास हाल्न नसक्ने दोषी म जिउन दुई पैसा फाल्न नसक्ने अपराधी म हेरिरहेथे विवत्स रूप मृत्युको रमिति बनेर उसको चिता जल्यो थाहा छैन तर स्मृतिमा म सल्किएको छु जलिसकेको छु आधा आधी गलित थकित उदास त्यही मगन्ते त्यही भिकारी याचना गरिरहन्छ कता कता मस्तिष्कभित्र केही क्षण अघि कोही थिएन ऊ मेरो केही थिएन ऊ मेरो अहिले उसँग नाता गाँसिएको छ मेरो सामु छैन र पनि मेरा सामु छ ऊ मेरा सामु हुँदा मेरा सामु थिएन ऊ ऊ बाँचिरहेको छ मसँग नाचिरहेको छ म भित्र म भने मरिसकेको छु जिउँदै त्यो अनुहार नहेरेको भूलमा ती नाक आँखा ननिहालेको भूलमा अहिले म आफ्नै आत्माको हत्या गरिरहेको छु म निरन्तर आत्महत्या गरिरहेको छु म निरन्तर आत्महत्या गरिरहेको छु भिखारीको मृत्यु र मेरो आत्मा यो सेलाएको घामभित्रको सेलाएको घाम यसको एउटा सानो प्रसङ्ग छ म म अफिस आउँदा जाँदा यही जाडोको समयमा हिँडेर आइरहेको थिएँ ऊ स्लिपिङ ब्यागमा बेरिएर कुनामा लुकेर बस्थ्यो भिखारी थियो एउटा म सधैँ त्यो बाटोबाट देखिरहेको दृश्यलाई कवितामा उतार्नु भएको हो हजुर गीतहरू चाहिँ कति रेकर्ड गर्नुभयो गीत पैँतिस नाग्यो होला भनेपछि आकार दिन पुग्ने गीतहरू त लेख्नु भएको छ नि छ त्यसो त अब लमजुङ्गे घिमिरे पर्नुभयो निकै बानकिला गीतहरू पनि लेख्नुहुन्छ केही गीतहरू मैले पनि सुनेको हुँ एउटा गीत सम्झनामा छ भने एउटा गीत सुनाउनु न वाचन गरेरै भए पनि हुन्छ मैले केही समय अगाडि लेखेको एउटा गीत छ घातहरू छातीभरि कैद गरी हाँसेको छु चिरिएको आधी मुटु निचोरेर बाँचेको छु घातहरू छातीभरि कैद गरी हाँसेको छु चिरिएको आधी मुटु निचोरेर बाँचेको छु विधुवाको सिउँदो जस्तो शून्य शून्य भाग्य मेरो यिनै जोडी आँखाभित्र झरी बनी रोइरह्यो कहीँ कतै नमेटिने सिक्काका दुई पाटासँगै विधाताको भाग्य कोर्ने मसी हेर्दै रोइरह्यो दियालोको साथबाट थोरै ज्योति पैँचो मागी दिप दिपे उज्यालोमा अस्तित्व यो साँचेको छु चिरिएको आधीमुटु निचोरेर बाँचेको छु घातहरू छातीभरि कैद गरी हाँसेको छु चिरिएको आधीमुटु निचोरेर बाँचेको छु के नै अर्थ रह्यो र खै नाता हुनु नहुनुको के नै अर्थ रह्यो र खै नाता हुनु नहुनुको हाम्रो साइनो पानीमाथि कोरिएको हस्ताक्षर भयो सधैँ सधैँ बन्द हुने पुस्तकका पानाभरि बान्की परि सजिएका मूल्यहीन अक्षर भयो सुदूरको अँध्यारोमा हराएको तारासँगै निसासिदो आफ्नो भाग्य आपसमा साटेको छु चिरिएको आधीमुटु निचोरेर बाँचेको छु घातहरू छातीभरि कैद गरी हाँसेको छु चिरिएको आधीमुटु निचोरेर बाँचेको छु सुन्दर गीत छैटौँ इन्द्रियको न्युमा एउटा कविता पनि सुन्यौँ गीत पनि सुन्यौँ र छैटौं इन्द्रियमा राष्ट्रकवि माधव घिमिरेले पनि शुभेच्छा यसरी व्यक्त गर्नुभएको छ अध्यात्म र जीवनसँग नजिक रहेर लेखिएका यिनका अधिक निबन्धमा खोज र अन्वेषणको पक्ष बलियो छ सामाजिक नैतिकता अनुशासन र धार्मिक संस्कार जस्ता धेरै पक्षलाई बिर्सिएर दिनदिनै विकृत बन्दै गइरहेको अहिलेको समाजलाई यिनका निबन्धले सकारात्मक सन्देश दिन सामर्थ्य हुने मैले विश्वास लिएको छु भनेर राष्ट्रकविको हस्ताक्षरै राख्नु भएको छ नि हजुर आशीर्वाद दिनुभएको छ उहाँले हजुर उहाँले यहाँहरू त रस्ती बस्ती पनि हल्का मेरो नजिकै यस्तो लमजुङमा पनि अब हामी लमजुङकै पर्यौँ दुईजना दुई घिमिरेहरू र अलि टाढाबाट आउँदा हाम्रो पुस्ताको नाता पनि जोडिन्छ त्यहाँनिर अर्को पक्ष हामी सँगै बस्छौँ फेरि लैनचौरमा उहाँको बसाइ पनि त्यहीँ छ मेरो पनि त्यहीँ छ मेरो अहिलेको बसाइ लैनचौरमै छ त्यो हिसाबमा हामी धेरै सानोदेखि नै निकट भइयो माया गर्नुहुन्छ छैटौं इन्द्रियका बारेमा सरस्वती कुराकानी यति नै भयो आधा घण्टाको बसाइयो बिदा माग्ने बेलामा गीत बजाउनु पनि छ आज घर देश परदेश कवि गीतकार र निबन्ध शिल्पी विद्या प्रसाद घिमिरालाई सुनेर बसिराख्नुभएका रेडियो नेपालका तमाम श्रोताहरूको बीचमा यहाँको आवाज पुगिराखेको छ के भन्नुहुन्छ विदा माग्ने बेलामा अब साहित्यलाई मन पराइदिनु होला नेपाली गीत सङ्गीतलाई मन पराइदिनु होला आखिरमा राष्ट्रको पहिचान भनेको साहित्य कला सङ्गीत र यस्तै गीत सङ्गीतको नै हो पहिचान भनेको नै त्यो भावनाले म यति नै भन्न चाहन्छु र ट्रिनिटी प्रकाशनले प्रकाशित गरेको यो छैटौँ इन्द्रियको मूल्य दुई सय पचहत्तर रुपियाँ राख्नु भएको छ हजुर र पढ्नै पर्ने निबन्ध कृति हो छैटौं इन्द्रिय आजका अतिथि विद्याप्रसाद घिमिरेजीको कुरा पनि सुनिसक्नु भएको छ र उहाँले एउटा साह्रै राम्रो गीत लेख्नु भएको छ आउँदैछु प्रिय परेली भित्र मलाई राख्नु है आँगनी छेउ जुई चमेली लगाई राख्नु है आनन्द कार्कीले सुमधुर गला दिनुभएको छ मनोज सिंहले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ आजका अतिथि विद्याप्रसाद घिमिरेजीका सुललित हरफ हुन् यिनै हरफलाई पुछारमा छोडेर प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार मेरो पनि नमस्कार आउँदैछु प्रिय आउँदैछु प्रिय भित्र मलाई राख्नु है आउँदैछु प्रिय परेली भित्र मलाई राख्नु है छेउ जुई चमेली लगाए राख्नु है छेउ जुई चमेली लगाए राख्नु है आउँदैछु प्रिय जलाई राख्नु है आगनी छेउजुई चमेली लगाइ राख्नु है आगनी छेउजुई चमेली लगाइ राख्नु है आउँदै छुपिए थरा छारी फर्केर आउँदैछ तिम्रो मन खारी जुन थरा छारी फर्केर आउँदैछ बचाई राख्नु है आगनी छेउजुई चमेली लगाई राख्नु है आगनी छेउजुई चमेली लगाई राख्नु है आउँदैछु प्रिय